पुनः स्वागत छ कार्यक्रम मजेरीमा तपाईँ सामुदायिक रेडियो नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्ज त्यसै गरी सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच थुप्लो आठ मेगा हर्जबाट एकैसाथ सुनिरहनु भएको छ यो कार्यक्रम यति बेला मलाई नुवाकोट एफएमको स्टुडियोबाट सघाउँदै हुनुहुन्छ शिवराम भण्डारीले त्यसै गरी अर्घाँची एफएमको स्टुडियोबाट चाहिँ विष्णु खनालले मलाई सघाउँदै हुनुहुन्छ अनि यो कार्यक्रम तपाईँले W W W dot Nuwakot FM dot ORG बाट पनि तपाईँले जो देश विदेशमा सुन्दै हुनुहुन्छ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई सुन्दै हुनुहुन्छ भन्ने मैले महसुस गरेको छु त्यसै गरी W W W dot Arghakhanchi dot कमबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ त्यसै गरी यो कार्यक्रमलाई डाउनलोड गरेर सुन्न चाहनुभएको खण्डमा चाहिँ W W W dot cyber Sangam dot नेटबाट पनि सुन्न सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहे तपाईँको लागि र यति बेला एउटा गजल उठाउन चाहन्छु उहाँले सधैँ बहरमा लेख्नुहुन्छ गजल उहाँले सधैँ बहरमा लेख्नुहुन्छ गजल तपाईँ किन रहरमा लेख्नुहुन्छ गजल अरे यार उहाँले सधैँ बहरमा लेख्नुहुन्छ गजल तपाईँ किन रहरमा लेख्नुहुन्छ गजल भाउजू बसाइ सरेर तराई झरेदेखि भाउजू बसाइ सरेर तराई झरेदेखि दाइले अचेल सहरमा लेख्नुहुन्छ गजल तपाईँ किन रहरमा लेख्नुहुन्छ गजल आमासँगै बा पनि मेला जानुहुन्छ मेरो आमासँगै बा पनि मेला जानुहुन्छ मेरो छाता ओडी बाले नहरमा लेख्नुहुन्छ गजल दाइले अचेल सहरमा लेख्नुहुन्छ गजल खाना खाएर दिदीलाई जानुपर्छ गोठालो खाना खाएर दिदीलाई जानुपर्छ गोठालो र गाईबस्तुको लहरमा लेख्नुहुन्छ गजल छाता ओढी बाले नहरमा लेख्नुहुन्छ गजल दाइले अचेल सहरमा लेख्नुहुन्छ गजल तपाईँ किन रहरमा लेख्नुहुन्छ गजल उहाँले सधैँ बहरमा लेख्नुहुन्छ गजल पाउजू बसाइ सरेर तराई झरेदेखि दाइले अचेल सहरमा लेख्नुहुन्छ गजल यो गजल मैले लेखेका थिएँ यो गजल सँगसँगै फेरि अर्को गजल म सुनाउन चाहन्छु तपाईँको लागि आवाजहरू त्यसपछि म फेरि तपाईँको पत्रमा आएको मेलमा आएको गजल उठाउनेछु यति बेला एउटा आवाज रहेको छ एउटा कविता रहेको छ सुमित्रा पौडेल हुनुहुन्छ नुवाकोटकी चेली उहाँको आवाज कार्यक्रम मजेरीको यो मेफिलमा नमस्कार म सुमित्रा पौडेल कार्यक्रम मजेरीको लागि कुनै काल र यामसम्म छोडी लुसुक पुग्छन् कवि रातो किरण लुकिदिन्छ सहसा देखिन्न जहाँ रवि सच्चा भाव पस्कने हर घडी हुन् चेतना सागर बाल्छन् दिपति अन्धकार भवमा मन शान्तिका खातिर तत्कालीन समाज चित्रण गरी पोख्छन् अनेक भाव कति बाणीमा छ मधुरता सुरसिला हुन् प्रेमका पारखी सितो कागजमा अटाउने जगत कलम विषयमा झन यो संसार पुरै जगमग गरी गर्छन् खुबै चिन्तन हाँस्नुहुन्छ तरुनुहुन्छ कहिले फुर्दा मनैका कुरा श्रोतालाई चखाउन अक्षरका मिठा रसिला सुरा सुख दुःख नितान्त प्रस्तुत गरी मेट्ने अझै तिरिसना आँसु हाँसो अनेक भार सहँदै गर्ने हरेक सृजना हावाको पनि बन्द हुन गई पुल्दैन घामले पनि छैन भोक थकाइयो शरीरमा भुलिन्छ पीडा अनि माटोले पनि बोल्दछ हरगढी कवि गएर छुँदा ढुङ्गाको बल तेज बढ्छ सहजै भामौन कवि हुँदा छैन मूल्य कुनै यो तेज बलको चितकारको सुन्छ र धनैका सब मित्र नै बनिसके सत्पात्रको चिन्छ र कसले बुझ्दछ मर्महितको जान्दैनन् मान्छेहरू स्रष्टा काव्यका हुन् पागल भनी दिन्छन् उपमा बरु ए धन्यवाद रवि पुग्न नसकेको ठाउँमा कवि पनि पुग्न सक्छ है भनेर कविता वाचन गर्नुभयो यो सुन्दर कविताको लागि उहाँलाई धन्यवाद लयमा गाउनुभयो र यति बेला म अर्को आवाज सुनाउँदैछु के सुनाउँ खै यो कहानी छातीभरि देश दुख्छ के सुनाउँ खै यो कहानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जाने छातीभरि देश दुख्छ निशान निष्कर्षको आवाज हो यो हामी राख्दैछौँ के सुनाउ खै यो कहानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जाने छातीभरि देश दुख्छ अरे यार नसम्झाउ नाला पानी छातीभरि देश दुख्छ कार्यक्रम मजेरीको यो फिल्ममा मेरो नाम निशान निष्कर्ष गजल रदिफ छातीभरि देश दुख्छ के सुनाउ खै यो कहानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जाने छातीभरि देश दुख्छ के सुनाउ खै यो कहानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जानी छातीभरि देश दुख्छ देखिएका स्वप्नहरू टुटेका छन् सधैँ सधैँ देखिएका स्वप्नहरू टुटेका छन् सधैँ सधैँ नसम्झाउ काला पानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जानी छातीभरि देश दुख्छ सम्झौताको नाम लिँदै लिलामीमा पारे भूमि सम्झौताको नाम लिँदै लिलामीमा पारे भूमि के सम्झनु तिनका बानी छातीभरि देश दुख्छ के सुनौ खै यो कहानी छातीभरि देश दुख्छ देशले के के माग्यो हिजो आज पनि रुँदैछौ देशले के के माग्यो हिजो आज पनि रुँदैछौ बिर्थे गयो यो जवानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जानी छातीभरि देश दुख्छ अन्तिम शेर आफ्नो माटो जोगाउन कलमबाटै युद्ध गर्छु आफ्नो माटो जोगाउन कलमबाटै युद्ध गर्छु मलाई बुझ मेरी सानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जाने छातीभरि देश दुख्छ के सुनाउ खै यो कहानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जाने छातीभरि देश दुख्छ धन्यवाद के सुनाउ खै यो कहानी छातीभरि देश दुख्छ देशै छोडी कहाँ जानी छातीभरि देश दुख्छ नसम्झाउ काला पानी छातीभरि देश दुख्छ निशान निष्कर्षको आवाजमा रहेको यो गजल सुनाइसके पछाडि मैले अर्को गजल वाचन गरेर सुनाउन चाहन्छु एउटा गजल हामीलाई मेल गर्नुभएको छ हामीलाई माया गर्ने साथी हुनुहुन्छ साहित्यलाई माया गर्नुहुन्छ गजल कोरिरहनुहुन्छ भन्छन् भगवान् त पवनमा हुनुहुन्छ भन्छन् भगवान् त पवनमा हुनुहुन्छ मठ मन्दिरमा होइन मनमा हुनुहुन्छ भन्छन् भगवान् त पवनमा हुनुहुन्छ कहिले निधाएनन् ती आमाका आँखाहरू कहिले निधाएनन् ती आमाका आँखाहरू हरेक साँझ बिहान जलनमा हुनुहुन्छ मठ मन्दिरमा होइन मनमा हुनुहुन्छ श्रीमान श्वेत घोसडा भए नारी विधुवा श्रीमान श्वेत घोसडा भए नारी विधुवा भन्छिन् चेली उहाँ मेरो नयनमा हुनुहुन्छ हरेक साँझ बिहान जलनमा हुनुहुन्छ ममताबाट वञ्चित भएका ती टुहुराले ममताबाट वञ्चित भएका ती टुहुराले रुँदै भन्छन् हाम्रा बा गगनमा हुनुहुन्छ भन्छन् चेली उहाँ मेरो नयनमा हुनुहुन्छ छोरा अनि बुहारीको रिसले हजुरआमा छोरा अनि बुहारीको रिसले हजुरआमा दुई चार दिनदेखि अनसनमा हुनुहुन्छ भन्छन् भगवान् त पवनमा हुनुहुन्छ मलाई मन परेको शिर श्रीमान सुत घोषणा भए नारी विधुवा भन्छन् चेली उहाँ मेरो नयनमा हुनुहुन्छ तिम्रो तिम्रो मुस्कान हो तिमी त देशका लागि लड्दा लड्दै सोहिद बन्न पुग्यौ र आज तिनी चेलीले भन्दैछिन् तिम्रो माया अथा मनभरि बोकेर उहाँ त मेरो नयनमा हुनुहुन्छ साँच्चीकै निकै सुन्दर गजल वाचन गर्ने मौका मिल्यो मलाई उहाँले यो गजल उहाँको यो गजलमा चेलीहरूको आवाज छ आमाहरूको आवाज छ सबैको कुरा समेटिएको छ कति चेलीहरूको पीडा यस्तो पनि हुनसक्छ त्यो मैले सुनाएँ र एउटा साङ्गीतिक आवाज पनि हामी राख्यौँ यो गजल थियो राम कणेल बागलुङ हाल दक्षिण कोरिया नेपालमा चाहिँ घर बागलुङ हो हामीलाई कोरियाबाट पनि धेरै माया गरेर गजल प्रेषित गरिरहनुहुन्छ मेल गरिरहनुहुन्छ कहिलेकाहीँ आवाज रेकर्ड गरेर पनि पठाउने गर्नुहुन्छ यो यो माया मोहको लागि धेरै धेरै आभारी रहन चाहेँ राम कणेल प्रति उहाँको गजल सँगसँगै यति बेला अर्को गजल उठाउँदैछु रामप्रसाद खनाल हुनुहुन्छ अर्घाहाँचीको साथी उहाँले गजल वाचन गर्नुभएको छ धेरै धेरै सम्झना छोडेर जानेलाई पिरतीको साइनो तोडेर जानेलाई सम्झना गर्दै हुनुहुन्छ छोडेर जानेलाई नमस्कार म रामप्रसाद खनाल घर अर्घाहाँची केरुङ्गा दुई हाल दुवा कतार म कार्यक्रम मजरीमा एउटा गजल वाचन गर्न चाहन्छु धन्यवाद कार्यक्रम प्रस्तुता डिएनके कुँवरलाई धेरै धेरै धन्यवाद मेरो गजल सुरु हुन्छ यसरी धेरै धेरै सम्झना छोडेर जानीलाई पिरतीको साइनो तोडेर जानीलाई पिरातीको साइनो तोडेर जानीलाई फुलफुल आउँछु भनेर आशा देखाई फुलफुल आउँछु भनेर आशा देखाई के भनौ र जरैदेखि गोडेर जानीलाई के भनौ र जरैदेखि गोडेर जानीलाई सबैभन्दा ठुलो विश्वास रहेछ मायामा सबैभन्दा ठुलो विश्वास रहेछ मायामा माया मारी पाइला अन्तै मोडेर जानेलाई माया मारी पाइला अन्तै मोडेर जानेलाई नमुना बनोस् तिम्रो जोडी शुभकामना नमुना बनोस् तिम्रो जोडी शुभकामना पढाइको घुम्टो खुसी साथ ओढेर जानेलाई पढाइको घुम्टो खुसी साथ ओढेर जानेलाई धेरै धेरै सम्झना छोडेर जानेलाई पिरातीको साइनो तोडेर जानेलाई पिरतीको साइनो तोडेर जानेलाई हस्त धन्यवाद धेरै धेरै सम्झना छोडेर जानेलाई पिरथीको साइनो तोडेर जानेलाई साँचो माया गर्नेहरू छोडेर जाँदा पनि धेरै धेरै सम्झिएका छन् त्यही सम्झना पठाइरहेका छन् हो सम्झना पठाइरहन्छन् बतास चलिरहन्छ यादहरू बोकेर कति बेला मुटु दुख्छ चस्किन्छ पत्ते हुँदैन कसैको यादमा निकै सुन्दर गजल वाचन गर्नुभयो रामप्रसाद खनालले उहाँको गजल सँगसँगै एउटा कविता राख्न चाहन्छु हामी कार्यक्रमको अन्त्यतिर पनि आउँदैछौँ यो कविता राखौँ त्यसपछि आजलाई बिदा हुनुपर्छ हुन त अहिले रात परिसक्यो जेउस दस पनि बजनै आँटेको छ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ भनेर श्रीमतीलाई आग्रह अनुरोध गर्दै हुनुहुन्छ एकजना कवि हुनुहुन्छ लक्ष्मण गामनामी र यो कवितामा अलिकता हाँस्य व्यङ्ग्य पनि छ जेउस निकै सुन्दर छ रमाइलो छ एकैछिन यो कविता सुनेर रमाइलो गरौँ त हामी पनि आलु मुला र प्रेम कविता प्याज पनि यसभित्रै छ आलुको भाउ सुनेर फन्किनु पर्दैन प्रिय आलुको भाउ सुनेर फन्किनु पर्दैन प्रिय दालको दाम सुनेर रन्किनु पर्दैन सहर पस्ने तिम्रै रहर हो जहर पिउने तिम्रै इच्छा हो म त के हुँ र म त के हुँ र मात्र तिम्रो छाया मन्त्री तिम्रो भुँडी भरिए म अघाउने हो तिमी नाङ्गिए न म लजाउने हो डाडु नउठाऊ प्रिय कुच्चो नचलाऊ डाडु नउठाऊ प्रिय कुच्चो नचलाऊ बरु आऊ भात बसाऊ छरछिमेकीलाई छकाऊ छोरीलाई फकाऊ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ दशैं आउन लागेको छ दशैं आउन लागेको छ भाउ बेसाह जागेको छ सारी भन्थ्यौ यस पटक पारी किनिराखौ आगौं सारी किनौला यो वर्ष इजार किनिराखौ परागौं सुराल किनौला सुनको भाव सुन्दै बेहो सोयला जस्तो हुन्छ प्रिय सुनको भाव सुन्दै बेहो सोयला जस्तो हुन्छ प्रिय सकेसम्म फुली नसके पनि काने गुजी कोट्याउने कन गर्नु धरो धर्म किनिदिउँला छोराको हिप हप प्यान्टका बारेमा उसकै अध्यक्षतामा उच्च स्तरीय आयोग गठन गरिदिउँला नयाँ नेपाल बनेछ बाइचान्स कुनै दिन भने नयाँ नेपाल बनेछ बाई चान्स कुनै दिन भने छोरीलाई पनि ब्युटी पार्लर अवश्य पठाउला देशले विकासको गति समात्नै लागेको बेला अनुहारमा कालो झण्डा नदेखाऊ ए प्रिय स्टोभ हल्लाऊ सिलिन्डर ढकढक्याऊ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ तिमीहरूलाई मात्रै कति हेर्नु मैले खाली तिमीहरूलाई मात्रै कति हेर्नु मैले खाली आफूलाई पनि एउटा चस्मा किन्नु छ यसपालि यस्तो तिलस्मी चस्मा कि लगाएर हेर्दा चोकमा थुप्रिएको आचीलाई गोबर देखियोस् गोबरलाई गुँतपात देखियोस् आओ आओ पचास दलहरूले दुई सय पचास थरीका धारणा मिसाएर नयाँ नेपालको सपना पकाए जस्तै खिचडी पकाऊ र छोराछोरीलाई खिर बनेर छकाऊ मुखेरी फेरि खाऊ प्रिय एक बारको जुनीमा तमासा हेरी हेरी जाऊ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ उस बेलाको कुरै अर्को थियो उस बेलाको उस बेलाको कुरै अर्को थियो प्रेममा नुन पुरै चर्को थियो तिमी मलाई मेरो राजा भन्थ्यौ म पनि होला तानी भन्थे लहै लहैमा मैले पनि कहिले हृदय कि रानी भने होला कहिले आकाश कि जुन कहिले पाउजूको कुरा गरे होला कहिले कानको सुन तिमीले मेरो खुइलिएको तालुलाई कति राम्रो छिप्पिएको आलु जस्तो भनेर प्रशंसा गर्दा मैले पनि तिम्रो गालाको पोतोलाई कति राम्रो बादलको सोतो जस्तो भनेर खोकेँ होला प्रिय प्रिय वैंशको उन्माद र नेताको आश्वासन वैंसको उन्माद र नेताको आश्वासन जड्याको अङ्ग्रेजी र बौलाको भाषण त्यही सम्झिदेऊ प्रिय एकै ठानिदेऊ मलाई माफ गरिदेऊ लौन भोक लाग्यो घरभित्र आऊ मिट मसाला हालेर मुलालाई मासु बनाऊ मलाई उल्लु बनाऊ र थप्पडी मारेर रमाऊ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ आऊ आऊ संसार भुलेर हामी एकछिन आनन्दमा डुबौं आऊ संसार भुलेर हामी एकछिन आनन्दमा डुबौं तिमी बिर्स अभाव अनिकाल महँगी र रोग छोराछोरी बिर्स किताब स्कुल हडताल र भोक म बिर्सन्छु सरकार सिमाना र देश हामी बिर्सौं सबै दुःख बिर्सनु नै बेस सबै थोक बिर्सिएर एकछिन हामी मनोरञ्जन गरौं सबै थोक बिर्सिएर एकछिन हामी मनोरञ्जन गरौं तिमी पुन्यूले ठोकेर रित्तो कसौडी बजाऊ म छिडीको यस मनोरम कोठामा हङ्ग्री डान्स गर्छु छोराछोरीहरू एकअर्काको करणमा सारङ्गी बजाऊ देश बेसकन नाचौँ हामी खलखली पसिना निकालौँ बेसकन नाचौँ हामी खलखली पसिना निकालौँ दारा किटेर भाँडा बजाउँ हामी भयभरको आक्रोश निखारौँ प्रिय हाम्रो सदाबहार तदर्थ सरकारको समर्थनमा अर्को के गर्न सक्छौ हामी त्यो पनि बताऊ लौ न आन्द्राले झुत्ती खेल्न थाले जस्तो छ बासी भात तताउ प्रिय बासी भात तताउ तर हामीलाई फ्राइड राइस भनेर बताऊ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ अहिले आलु र मुला पकाऊ भरे मुला र आलु पकाऊ धन्यवाद अहिले मुला र आलु पकाऊ भरे आलु र मुला पकाऊ निकै सुन्दर कविता यो कविता सँगसँगै अब भने हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने बेला भइसक्यो जस तपाईँले नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्ज त्यसै गरी सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच थुप्लो आठ मेगा हर्जबाट सुन्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनमा W W W dot Arghakhanchi dot com त्यसै गरी W W W dot Nuwakot FM dot ओआरजीबाट लगन गरेर सुन्नुभयो जहाँ जसरी सुन्नुभयो तपाईँ सम्पूर्ण नेपाली मनहरूप्रति आभारी रहन चाहे त्यसै गरी तपाईँले यो कार्यक्रम W W W dot cyber Sangam dot नेटबाट पनि तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ वासुदेव कुँवर आरोही उहाँप्रति पनि आभारी रहन चाहन्छु अनि मलाई नुवाकोट एफएमको स्टुडियोबाट प्रविधि राई रहेर सघाउनुभयो शिवराम भण्डारीप्रति आभारी रहन चाहन्छु त्यसै गरी अर्घाँची एफएम एक सय पाँच थुप्रो आठ मेगा हर्जबाट पनि विष्णु खनालले सघाउनुभयो उहाँप्रति पनि आभारी रहन चाहन्छु सबै सबैलाई धन्यवाद दिन चाहन्छु र जाँदा जाँदै सम्झना छ मेरो खाली खुट्टा घाँस काट्ने गाउँकी ठुलीलाई आवाजको खेताला डिएनके कुँवर बिदा भयो नमस्ते शुभरात्रि शुभ निधरी शुभ पल शुभ सपन खाली खुट्टै घाँस काट्ने गाउँकी ठोलीलाई खाली खुट्टै घाँस काट्ने गाउँकी ठोलीलाई जीवन भरेला तिर्सना छ झै पानी पिएको तिर्सना छ झै पानी पिएको सधैँ सधैँ याद बल्झियौ छ गहको आँसु तिमीले पुछेको साँझ बिहानी लापात धाउने ठुलीला साँझ बिहान मेला पात धाउने ठुलीला खर्कभरि घर भैँसी भरी गाई भैँसी डुलाउने मेरी